सम्झनाका लहरहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाका लहरहरू विश्व नेपाली साहित्यमा महासङ्घ शाखा साउदी अरेबियाको प्रस्तुति कार्यक्रम सिर्जनाका लहरहरू विरतीको भाका बोलेर पोखेको पिरतीको भाका बोलेर पोके भो डरेको छु आफै बोलेर पोके भो बिछोडाको झिल्को क्षितिज पारी भयो बिछोडाको झिल्को क्षितिज पारी भयो अब दिलको ढोका खोलेर पोके भो पिरतीको भाका बोलेर पोके भो अन्धकार रातमा उज्यालो त्यो खोज्दा अन्धकार रातमा उज्यालो त्यो खोज्दा जुन किरीसँग टोलेर पोके भो पिरतीको भाका बोलेर हो फाटेको यो मुटु अमिलो छ मन फाटेको यो मुटु अमिलो छ मन सुभाषिलो मह भोलेर भो पिरतीको भाका बोलेर पुगेको विवशको संसार उजाडिन सक्छ विवशको संसार उजाडिन सक्छ तिमी एक्लै जोखिम मोलेर भो पिरतीको भाका बोलेर पोकेबो डढेको छु आफै पोलेर भो नमस्कार अनि साहित्यिक अभिवादन म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 dot blog dot com GNLF dot blog dot com Triveni dot blog dot com Nari Darpan dot com Hamro Sansar online radio दैदेखि Amrit dot blog dot com Ramechhap dot सृजनाका लहरहरू dot com Nepal Qatar dot news र खबर टाइम नवीन नेपाल डट कममा सिधै वा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ यो जानकारी सँगै आउनुहोस् मनोरञ्जन गरौँ यो साङ्गीतिक कोसेलीबाट कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा मेरो दिल छ छु आज धेरै टाढा मेरो दिल छ खरामा শুধু চিদিনছে হাসা সঙ্গে হাসি দিনছে রুডা শুধু চিদিনছে হাসা সঙ্গে হাসি দিনছে রুডা শুধু চিদিনছে ठेवता झैया जासू ठेवता झैया जा पिल्छ पोखरामा हो फेवा ताल झै आज तिल पिल्छ पोखरामा बिना कसै कसैलाई मुस्किल छ पोखरामा अन्धकारमा गुज्रिरहेछ मेरो जीवन यहाँ उतै हुँदा झिलमिल छ पोखरामा हो मेरो जुन उतै हुँदा झिलमिल छ पोखरामा म पिना कसै कसैलाई मुस्किल छ पोखरामा म छु आज धेरै टाढा म छु आज धेरै टाढा दुई किनारा जोडिदिने त्यो पुललाई सलाम दुई किनारा जोडिदिने त्यो पुललाई सलाम किरतीको पक्ष बोलिदिने त्यो हुललाई सलाम मैले त केवल डाके मात्र भेट्न आउँदै भने मैले त केवल डाके मात्र भेट्न आउँदै भने मनको कुरा खोलिदिने त्यो पुललाई सलाम दुई किनारा जोडिदिने त्यो पुललाई सलाम धारो त ऊ माध्यम न हो तिर्खासम्म पुर्याउने धारो त ऊ माध्यम न हो तिर्खासम्म पुर्याउने प्रेम प्यास मेटाइदिने त्यो मूललाई सलाम दुई किनारा जोडिदिने त्यो पुललाई सलाम धड्कन त यो चलेकै छ आजसम्म तिम्रो कारण धड्कन त यो चलेकै छ आजसम्म तिम्रो कारण मायाको गीत गाउने चरी बुलबुललाई सलाम दुई किनारा जोडिदिने त्यो पुललाई सलाम भन्छ दुनियाँ जात पात एक्काइसौँ सदीमा पनि भन्छ दुनियाँ जातपात एक्काइसौँ सदीमा पनि जानेरै गरे मैले साथी त्यो भुललाई सलाम दुई किनारा जोडिदिने त्यो पुललाई सलाम विरतिको पक्ष बोलिदिने त्यो भुललाई सलाम धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार गौरव श्रेष्ठ मनकुरालाई बाहनामा दिन ढलेपछि कति पिए कति कुनै बाहनामा दिन ढलेपछि कति पिए कति अँधेरी रातमा दिप बलेपछि कति पिए कति फुल किन भो काँडा मनपर्ने साथी किन भो टाढा फुल किन भो काँडा मनपर्ने साथी किन भो टाढा मनमा आधी बेहेरी चलेपछि कति पिए कति कुनै बहानामा दिन ढलेपछि कति पिए कति जुन बेला भेटिन्थ्यो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 चर्किएको ऐना आखिर फुट्नु थियो फुट्यो चर्किएको ऐना आखिर फुट्नु थियो फुट्यो उधारो त्यो माया कृति छुट्नु थियो छुट्यो हुन्न भन्थे धेरैले स्वर्ग धरती जोड्ने कुरा हुन्न भन्थे धेरैले स्वर्ग धरती जोड्ने कुरा कसरी हो पूर्व पश्चिम जुट्नु थियो जुट्यो सर्किएको ऐना आखिर फुट्नु थियो फुट्यो जोडिएका मन र आत्मा छुटाएर यहाँ जोडिएका मन र आत्मा छुटाएर यहाँ लडाएर दुश्मनाले लुट्नु थियो लुट्यो चर्किएको ऐना आखिर फुट्नु थियो फुट्यो रगत चोप्दै बाटेको मायाको डोरी पनि रगत चोप्दै बाटेको मायाको डोरी पनि स्वार्थले पो मक्किएछ चुट्नु थियो छुट्यो चर्किएको ऐना आखिर फुट्नु थियो फुट्यो आकाशका तारा झार्ने धरती स्वर्ग पार्ने आकाशका तारा झार्ने धरती स्वर्ग पार्ने सपनाको झुटो संसार टुट्नु थियो टुट्यो चर्किएको ऐना आखे फुट्नु थियो फुट्यो उधारो त्यो माया प्रीति छुट्नु थियो छुट्यो गणेश गौतमजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि माया हो कि साथी मन पराउँछु अनायासै माया हो कि साथी मन पराउँछु अनायासै हिजो आज उनकै यादमा हराउँछु अनायासै समीपमा पर्दा उनी मनको कुरा आउँदैन समीपमा पर्दा उनी मनको कुरा आउँदैन सपनीमा बरबराउँदै कराउँछु अनायासै माया हो कि साथी मन पराउँछु अनायासै भर पर उनकै याद सम्झनाका कल्पनामा हर पल उनकै याद सम्झनाका कल्पनामा मनको चाह मुटुसँग लडाउँछु अनायासै माया हो कि साथी मन पराउँछु अनायासै अनगिन्ती भावनाका लहरमा रमाउँदै अनगिन्ती भावनाका लहरमा रमाउँदै पापी मन पागल सरी गराउँछु अनायासै माया हो कि साथी मन पराउँछु अनायासै यी आँखाका स्वप्न पुरा हुन्छ हुन्न थाहा छैन यी आँखाका सपना पुरा हुन्छ हुन्न थाहा छैन भगवान दैवसँग डराउँछु अनायातै माया हो कि साथी मन पढाउँछु अनायातै हिजो आज उनकै यादमा हराउँछु अनायातै धेरै धेरै धन्यवाद यी सुन्दर गजलांशहरूका लागि गजलकार नरेन्द्र घरतीजीलाई तिमीलाई माया गर्दा कसैको मन रुन्छ भने तिमीलाई माया गर्दा कसैको मन रुन्छ भने तिमी बिना प्रेम पागल सडक थापै हुन्छ भने त्यति मात्र कहाँ हो र आत्महत्या गर्न सक्छ त्यति मात्र कहाँ हो र आत्महत्या गर्न सक्छ त्यो बेलामा तिम्रो पनि मनमुटु छुन्छ भने तिमीलाई माया गर्दा कसैको मन रुन्छ भने मायाप्रति दुवैको हो गर्नेले नै बुझ्नुपर्छ माया प्रति दुवैको हो गर्नेले नै बुझ्नु पर्छ उन्नति र प्रगतिको सुन्दर सपना बुन्छ भने तिमीलाई माया गर्दा कसैको मन हुन्छ भने माया प्रितको बाटो खतरा सुरु अन्त उस्तै हुन्छ माया प्रितको बाटो खतरा सुरु अन्त उस्तै हुन्छ हाँसो खुसी प्रगतिको बाटो पनि हुन्छ भने तिमीलाई माया गर्दा कसैको मन हुन्छ भने यो अवस्थामा तिमी के भन्छौ त सबिना बहिनी यो अवस्थामा तिमी के भन्छौ त सबिना बहिनी सफलता र प्रगतिमा माया प्रीतको गुण भने तिमीलाई माया गर्दा कसैको मन हुन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने तिमी बिना उसको जीवन औँसीको रात हुन्छ भने के भन्छौ त प्रेमिकालाई तिम्रो कुरा सुन्छ भने तिमीलाई माया गर्दा कसैको मन भुन्छ भने तिमी बिना प्रेम पागल सडक छापै हुन्छ भने खडानन्द तिमल सेनाजीलाई धेरै धेरै धन्यवाद यी सुन्दर गजलाङ्क शान्तमा यति धेरै किन आउँछ तिम्रो एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आँखा भरी जति खेरै तिम्रो याद तिम्रै तस्बिर आखा भरी जति खेरे जति भुलु भने पनि गाजलु ती तिम्रा आँखा जति भुलु भने पनि गाजलु ती तिम्रा आँखा झनै भुल्न गाह्रो हुने ले गाको भाका झनै भुल्न गाह्रो हुने तिमीले गाको रोधी भाका किन आउँछ तिम्रो एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर भरि जति खेर धरतीमा छाइदिला दिल मेरो जलाइदियो ढुकीमा छाइदिँदा किन आउँछ तिम्रो एकान्तमा यति धेरै किन आउँछ तिम्रो एकान्तमा यति धेरै तिम्रो याद तिम्रै तस्बिर आँखाभरि जति खेरे तिम्रो याद तिम्रै तस्बिर भरी जति खेरे किन आउँछ तिम्रो मान्छे बिक्ने बजार छ सहर नयाँ नयाँ मान्छे बिक्ने बजार छ सहर नयाँ नयाँ सिरानीमा मृत्यु कुर्छ जहर नयाँ नयाँ व्यवहारी से जिन्दगी छ सपना डाँडा पारी व्यवहारी से जिन्दगी छ सपना डाँडा पारी घुमरीमा च्याउँछन् रहर नयाँ नयाँ मान्छे बिक्ने बजार छ सहर नयाँ नयाँ आँखाबाट खुसी बक्से दोभान घाट आँखाबाट खुसी बक्से दोभान घाट छाया डुब्छ तलाउमा लहर नयाँ नयाँ मान्छे बिक्ने बजार छ सहर नयाँ नयाँ खुन एउटै हाँगा पात सन्तान थरी थरी खुन एउटै हाँगा पात सन्तान थरी थरी अनौठो छ जिजीविसा सहर नयाँ नयाँ मान्छे बिक्ने बजार छ सहर नयाँ नयाँ सिरानीमा मृत्यु कुर्छ जहर नयाँ नयाँ यी सुन्दर गजलांशहरूका लागि इन्द्रनारायण चोङबाङजीलाई धेरै धेरै धन्यवाद म आफैलाई देखेर हाँसो उठ्छ म आफैलाई देखेर हाँसो उठ्छ दुःख सहनै नसकेर हाँसो उठ्छ खोलौँ भेद बुझ्छ कसले यहाँ मेरो खोलौँ भेद बुझ्छ कसले यहाँ मेरो मनभित्रै पीडा सहेर हाँसो उठ्छ म आफैलाई देखेर हाँसो उठ्छ ओह्रालोमा बाघले मृग लखट्यौ ओह्रालोमा बाघले मृग लखट्यौ चार प्रखाल देखेर हाँसो उठ्छ म आफैलाई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 डट कम जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे परबाट घरिघरि हेर्नुभयो लट्ठ परे मनमा कुरा खेल्दै थिए हजुरकै चर्चा गर्न मनमा कुरा खेल्दै थिए हजुरकै चर्चा गर्न त्यसै बेला सरावरी हेर्नुभयो लट्ठ परे जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे खाने खुसी चल्दै थियो एक अर्कामा कता कता खाने खुसी चल्दै थियो एकअर्कामा कता कता पूर्णिमाको चाँदसरी हेर्नुभयो लट्ठ परे जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे तपाईँको रङ्गमञ्च जहाँ सारा बयान थियो तपाईँको रङ्गमञ्च जहाँ सारा बयान थियो चल्दै गर्दा कचहरी हेर्नुभयो लट्ठ परे जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे अन्तिममा निस्किँदै हजुरले कसो कसो अन्तिममा निस्किँदै हजुरले कसो कसो आँखाहरू भरिभरि हेर्नुभयो लट्ठ परे जब आँखा तरी तरी हेर्नुभयो लट्ठ परे परबाट घरिघरि हेर्नुभयो लट्ठा परे यी सुन्दर गजलांशहरूका लागि धेरै धेरै धन्यवाद गजलकार हकेन्द्र साउ समर्पणजीलाई आदरणीय श्रोता मित्र हामीलाई हाम्रो इमेल इन्फो एट सिर्जनाका लहरहरू डट कम मार्फत आफ्ना रचनात्मक प्रतिक्रियाहरू पठाउनु हुने सबै श्रोता मित्रहरूलाई प्रतिक्रियाका लागि धेरै धेरै धन्यवाद कार्यक्रम सुनिदिनु हुने तपाईँहरूलाई साहित्यिक सलाम आदरणीय श्रोता मित्र यहाँहरूले हाम्रो वेबसाइट डब्लु डट सृजनाका लहरहरू डट कममा अनलाइन रेडियो कार्यक्रम सृजनाका लहरहरू कथानक कार्यक्रम शब्द गुच्छाको साथै रेडियो राजधानीको कार्यक्रम स्पन्दन को समाचार मूलक कार्यक्रम हाम्रो आवाज उज्यालो नाइन्टी एफएमको कार्यक्रम बुलबुल सुन्न सक्नुहुनेछ भने साहित्य सूचना र समाचार पढ्न सक्नुहुनेछ साथमा रोचक जानकारीहरू त छँदैछन् लगन गर्नुहोस् डब्लु डब्लु डब्लु डट सृजनाका लहरहरू डट कम कि जुनु भन्न गाह्रो छ चाँदनी कि जुनु भन्न